नमस्कार हार्दिक स्वागत छ कार्यक्रम रोजाइमा लोकभाकाको व्यवसायमा कार्यक्रम रोजाइमा लोकभाकाको व्यवसाय लिएर उपस्थित भइसकेका छौँ प्राविधिक मित्रमा हुनुहुन्छ राज र मजु तपाईँकी लोकसङ्गीतको सहयात्री दिवस मगर सुनिराख्नु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम रोजाइमा लोक भाका व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम रोजाइमा लोक भाका व्यवसाय लिएर हामी साताको दुई दिन उपस्थित हुने गर्छौँ मङ्गलबार र बिहिबार आज के हो बिहिबार व्यवसायमा पनि उपस्थित भइसकेका छौँ अपरान्न चार बजेको अर्पण खबरपछि करिब करिब पाँच बजेसम्म उपस्थित हुन्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहजमा यदि तपाईँ पनि आफूलाई मनपर्ने लोकदोरी भाका रोज्न चाहनुहुन्छ आफ्ना आफन्त इष्टमित्रलाई सुनाउन चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफूलाई मनपर्ने लोकदोरी भाका रोज्न सक्नुहुनेछ आफ्ना आफन्तजन घरपुरा लगाएर तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ कार्यक्रमको सुरुवातमा एउटा मिठो लोकदोरी भाका राख्छौँ र तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ सबैमा लोक भाकाको यो पहिलो बसाइमा हामीले निकै नै मनमेश्वरसी लोकदोरी भाकालाई कार्यक्रममा स्थान दियो यस्तै मिठा लोकदोरी भाका रोज्न चाहनुहुन्छ आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश पनि राख्न चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ तपाईँ आउन सक्नुहुनेछ आफूलाई मनपर्ने लोकदोरी भाकाहरू रोजेर आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो नमस्ते हजुर कहाँबाट बोल्दै हुनुहुन्छ खुरखुरेदेखिबाट के भन्नुभयो सन्देश पाण्डे सन्देशजी तपाईँ के गर्नुहुन्छ जब गर्नुहुन्छ हुन्छ कार्यक्रममा आउनु भएको छ आज कुन भाका रोज्न चाहनुहुन्छ तपाईँले रोज्नु भएको सम्झना सन्देश कसलाई राख्न चाहनुहुन्छ सर्वप्रथम हजुरलाई धन्यवाद हजुर अनि मेरो घर परिवारको लागि अनि सन्देश भनेर चिनी नचिनी सम्पूर्णको लागि हुन्छ सन्देश कार्यक्रममा आउनुभयो खुसी अहिले छुट्टिन्छौँ नमस्कार नमस्कार खसाल्यो सैले चर्चा धेरै चाल्यो छुटेपछि हामी तिमीले पायो ताली र बसी मैले पाएँ गाली र बदनामी मायाको जग बसाल्यो कसैले पहिरो पनि खसाल्यो सैले चर्चा धेरै चाल्यो छुटेपछि हामी तिमीले पायो मैले पाएँ गालेर बदनामी निराशा मैले पाए गाली र दिल्लीबाट आउनुहुने सन्देश पाण्डेले रोज्नु भएको थियो अनि किनी मर्मेश्वर सिलौदरी भाकाल हामीले पृष्ठभूमिमा राखिसकेका छौँ फेरि पनि कोही मित्र हुन्छ टेलिफोन सम्पर्कमा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो कुमित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा भनेर प्राविधिक मित्रले सराह गरिराख्नु भएको छ विदा भएर गइसक्नु भयो अरे तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हामीले खुल्ला गरिराखेका छौँ यदि तपाईँ कार्यक्रम रोजाइमा लोक भाकामा आएर आफूलाई मनपर्ने लोकदोरी भाका रोज्न चाहनुहुन्छ वनपाका गर्दा गुनगुनाउने लोकदोरी भाकालाई कार्यक्रममा रोज्न चाहनुहुन्छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामीले दुईवटा बाटो तपाईँको लागि नै खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस कार्यक्रम लोकभाकाको व्यवसाय लिएर हामी साताको दुई दिन उपस्थित हुने गर्छौँ मङ्गलबार र बिहिबार बिहिबारको आजको बसाइमा पनि उपस्थित भइसकेका छौँ चार बजेको अर्पण खबरपछि करिब करिब पाँच बजेसम्म उपस्थित हुन्छौँ तपाईँकै सम्झना सन्देश र तपाईँले रोज्नुभएका लोकदोरी भाका लिनको लागि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार रामणी गोविन्दी हुनुहुन्छ अलिकति तपाईँको आवाज मैले बुझ्न सकिरहेको छैन कहाँबाट को बोल्दै हुनुहुन्छ अबिना भन्नुभयो सबिना कहाँबाट भन्नुभयो झापाबाट सबिनाजी कार्यक्रममा आउनु भएको छ आज कुन भाका रोज्न चाहनुहुन्छ हुन्छ सबिनाजी कार्यक्रममा आउनुभयो लोकदोरी भाका पनि रोज्नु लोकदोरी भाका मार्फत कसलाई सम्झन चाहनुहुन्छ धन्यवाद हजुर हुन्छ सबिनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार भरे अहिले पृथ्वीमा छु खोज स्वर्ग जाने म भेटौँला बात तिम्रै पागल तिमी मलाई खोज स्वर्ग जाने बाटै रूपमा भेटौँला माग तिमीले पागल देवी मलाई नखोज स्वर्ग जाने बाटीमा भेट्यौँला म त तिम्रो पागल प्रेमी हो निकै नै मर्मेश्वर सी दोरी भाका थियो झापाबाट आउनुहुने सबिनाजीले रोज्नु भएको थियो लोकदोरी भाकालाई यस्तै लोकदोरी भाका रोज्न चाहनुहुन्छ भने तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ को मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार हेलो कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा भनेर प्राविधिक मित्रले इच्छा गरिराख्नु भएको थियो विदा भएर गइसक्नु भएको छ भन्नुभएको छ यदि तपाईँ कार्यक्रममा आउन चाहनुहुन्छ वनपाखा गर्दा गुनगुनाउने लोकदोरी भाकालाई आज कार्यक्रममा रोज्न चाहनुहुन्छ भने कार्यक्रममा आउन सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको तपाईँ कार्यक्रममा आएर आफूलाई मनपर्ने लोकधोरी भाका रोज्न चाहनुहुन्छ र आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसाय लिएर हामी साताको दुई दिन मात्र उपस्थित हुने गर्छौँ मङ्गलबार र बिहिबार आजको यो बिहिबारको व्यवसायमा पनि उपस्थित छौँ अपरान्ह चार बजी अर्पण खबरपछि करिब करिब पाँच बजेसम्म उपस्थित हुन्छौँ र त्यहाँबाट बिदा भएर पनि जान्छौँ कार्यक्रममा आज साथीहरू कम कम मात्रामा आइरहेको मैले थाहा पाइरहेको छु साथीहरूले फोन गर्नुहुन्छ तर पनि आवाजै बुझिरहेको छैन तपाईँको पालो आएको छ यदि तपाईँलाई मनपर्ने लोकदोहोरी भाका रोज्न मन लागेको छ लोकदोहोरी प्रत्येकै नै मनपर्छ भने तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफूलाई मनपर्ने लोकदोरी भाका रोज्न सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्र राज्यले इसारा गरिराख्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ हेलो हजुर नमस्कार कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा प्राविधिक मित्रले सराहता गरिराख्नु भएको छ म पनि कुराकानी गर्ने जमर्को गरिराखेको छु कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार नमस्कार मात्रै भन्नु परेको छ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा बोल्नु भएको छैन हेलो कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ तर पनि प्राविधिकमा थोरै गडबड देखाएको छ धेरै मित्रहरू टेलिफोन सम्पर्कमा लाउनु भएको छ तर पनि कुराकानी गर्ने प्रयत्न मिलिराखेको छैन जमर्को मिलिराखेको छैन मैले धेरैचोटि नमस्कार गरेँ उहाँलाई तर पनि मेरो आवाज पक्कै पनि नसुन्नु भयो होला त्यही भएर उहाँले नमस्कार फर्काउनु पनि भएन तपाईँको पालो आएको छ कार्यक्रम रोजाइमा भाका व्यवसायमा फोन गर्ने तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफूलाई मनपर्ने लोकदोरी भाका रोज्न सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हामीले खुल्ला गरिराखेका छौँ र तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफूलाई मनपर्ने लोकदोरी भाका रोज्न सक्नुहुनेछ धेरै मित्रहरू त कार्यक्रममा आउनु भएको छ तर पनि टेलिफोनमा थोरै गडबड देखाएको कारणले मैले उहाँहरूसँग बोल्दा बोल्दै सम्पर्क विच्छेद भइसकेको छ र निकै दुःखी लागेको छ अबको मित्रहरूसँग चाहिँ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 विश्वास छ उहाँसँग चाहिँ कुराकानी हुन्छ मेरो हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार टेलिफोन सम्पर्कमा धेरै मित्रहरू आउनु भएको छ तर पनि कोही मित्रसँग कुराकानी हुन सकिरहेको छैन हेलो हजुर नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कठार आठबाट मालती हजुर मालतीजी आज कार्यक्रममा आउनु भएको छ कुन लोकदोरी भएका रोज्न चाहनुहुन्छ भनेपछि हुन्छ सम्झना सन्देश को कसलाई सम्झना मेरो जुना छोरी खैरेनी बस्ने पर्छ हजुर जुना छोरी खैरेनी बस्ने मेरो छोरीलाई अनि मेरो माया बहिनी यहाँ खरकुटे बस्ने माया बहिनी माया उप्रेतीलाई हजुर अनि मेरो कान्छी बुहारी सीता मोयललाई अनि सोयता मेरो भदै सोयता मोयललाई हजुर हजुर हुन्छ मलाई दिदी कार्यक्रममा आउनुभयो निकै नै खुसी लाग्यो आउँदै होला हामी छुट्टिन्छौँ नमस्कार भेटेको थाहा पाएछन् गाउँमा तिमीलाई Oh, oh, oh. मिटर नभएको चुरोट धुवासरी फैलेछ गुरु त निकै नै रमाइलो लोकदोरी भएका थियो कठारबाट आउनु नि मालतीजीले रोज्नु भएको थियो र कार्यक्रममा फेरि पनि कोही मित्र हुनुहुन्छ आफूलाई मनपर्ने लोकदोरी भाका रोज्नको लागि हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ माडीबाट मनकुमारी धिताल मनकुमारीजी तपाईँ के गर्नुहुन्छ जात नै सानोतिनो हुन्छ र हुन्छ आज कार्यक्रममा आउनु भएको छ कुन डोगरी भाका रोज्न चाहनुहुन्छ हुन्छ सम्झना सन्देश कसको लागि सम्झना सन्देश मेरो बाल विकास इङ्ग्लिस बोर्डिङ स्कुलका स्टाफ परिवार सबैको लागि अनि मेरो घर परिवार मेरो माइतमा रहनुभएको बुवा मम्मी अनि मेरो सानो बाबु प्रिन्स र मेरो हस्बेन्डको लागि हजुर गीत गाउन पाइन्छ कि पाइँदैन नि गीत गाउन पाइन्छ ल मन कुमारजी तपाईँ गाउन चाहनुहुन्छ भने हामी सुन्न तयार छौँ ल म एउटा गीत गाउँछु है मलाई एकदम मन पर्ने गीत हो कि हुन्छ चोली मलमलको घुमारीमा पारेर जानेको आउँछ झझलको घुमारीमा पारेर जानीको आउँछ झलको छ पानीमा किन हो आउनी मेरी सानो मेरी सानो पानीको सजलको घुमारीमा परेर जानेको सजलको आशीर्वाद बाबु रघुवरजी निकै नै मिठो लगदोरी भाकामा गाउनुभयो अनि तपाईँको जीवन यस्तै भएको छ क्या हो होइन त्यस्तो होइन मलाई यस्तो यो गीत चाहिँ के मैले एकचोटि गाउँदाखेरि यो गीतबाट फर्स्ट भएको थिएँ म हजुर अनि त्यही भएर मलाई अहिलेसम्म यो गीत एकदम याद आइरहन्छ अनि मैले सधैँ जे प्रोग्राममा पनि यो गीत गाउँछु कि हुन्छ फेरि फेरि मन मनकुमारीजीबाट यस्तै मिठा मिठा लोकदोरी भएका छन् कार्यक्रममा पनि आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार मैसोजलाई मायाले झुक्क्यायो निकै नै रमाइलो लोकदोरी भएको थियो माडीबाट आउनुहुने मनकुमारी धिताले रोज्नु भएको थियो र तपाईँलाई पनि रोज्नु मन लागेको छ भने कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हामी अन्त्यन्ततिर पनि छौँ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ अलिकति तपाईँको आवाज मैले सानो सुनिरहेको छु फेरि एकचोटि भन्नु पऱ्यो कहाँबाट को बोल्नुभयो कठार र सरस्वती फुयल सरस्वती तपाईँ के गर्नुहुन्छ बसी बसाउ हुन्छ कार्यक्रममा आउनु भएको छ हामी अन्त्यतिर पनि छौँ कुन कुन लोकदोरी भाका रोज्न चाहनुहुन्छ हुन्छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ हजुर हुन्छ मेरो जे हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो भने छुट्टिन्छौँ नमस्कार कस्तो निहारायो आफै मार्ने जसमा निहारायो फुल फुलले आदि र पयाँलाई भयो आदि जोवन मायालाई भयो आदि जोवन भनेर निकै नै मिठो लौदोरी भएको थियो कठार साथबाट आउने सरस्वती फुयालले रोशन भएको थियो उहाँले रोशन भएको लोकदोरी भाकालाई हामीले कार्यक्रममा पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रमबाट अब भने विदा माग्ने बेला भइसकेको छ यति मेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकैको नाम रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै हुनुहुने साथीहरू हुनुहुन्थ्यो खुलकुरीबाट सन्देश पाण्डे झापाबाट सबिना कठारबाट मालती माडीबाट मनकुमारी तिताल कठार वार्ड सरस्वती भुइँयाले फोन गर्नुभएको थियो फोन अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेडसम्म रहने प्राविधिक मित्रका लागि राजप्रति निकै नै आभारी छु भन्दै तपाईँकै लोकसङ्गीतको सहायता म दिवस मगर कार्यक्रमबाट विदा हुन्छु नमस्कार you. यो तारा लाखौँ सँगै जिउने चाहना त्यस्तै त्यस्तै एउटै धोको छ मर्ने तिम्रै काखमा खोज्छु रह्यो अर्पणमा सोहरू ए भाउजू कता हिँड्नुभयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिजा लागेन भन्नुभएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै executive director Puja Kuber mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छप्पन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा बात